नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो एक सय बयासीौँ श्रृङ्खला हो र यो कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव हिमाली स्वरहरूका विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot org अथवा W W W dot Nepali radio dot com मार्फत सजिलै सुन्न सकिन्छ हिमाली स्वरहरू सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि छ तपाईँ फेसबुक र ट्विटरमा हुनुहुन्छ भने हाम्रा नियमित कार्यक्रमहरूको तपाईँ सजिलै अपडेटहरू पाउन सक्नुहुन्छ हिमाली स्वरहरूले न्युयोर्क वरिपरि हुने विभिन्न कार्यक्रमहरू विशेष गरेर साहित्यिक कार्यक्रमहरूको भिडियोहरू पनि बनाउने गर्छ र यो भिडियो तपाईँ हाम्रो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ युट्युब च्यानलको हाम्रो ठेगाना हो YouTube dot com slash Nepali TV आजको यो श्रृङ्खलामा हामी गायक दावा गुरुङसँग गरिएको साङ्गीतिक भलाकुसारीको छोटो अंश सुनाउनेछौँ त्यसै गरी द लास्ट अरेन्ज पुस्तकका लेखक किशन उपाध्यायसँग गरिएको कुराकानीको छोटो अंश पनि सुनाउनेछौँ सँगसँगै सृजनाका स्वरहरूमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कविता पनि सुनाउनेछौँ यो पागल कविता मा स्वर छ मेघराज शर्मा र यो पागल कवितालाई स्वर दिनुभएको छ मेघराज शर्मा र मन्जुलले र यसमा सङ्गीत दिनुभएको छ चन्द्रराज शर्माले कार्यक्रमको सुरुवात भने हामी नातिकाजीको स्वरमा रहेको कुखुरा बास्यो बिहानी हाँस्यो गीतबाट गर्दैछौँ यो गीतको शब्द रचना गर्नुभएको छ रविन्द्र शाहले রবস বিহানি হাসো ফেরি প্রীতি লাও কি লাও দিলাও ফুল ফুলো বাসনা চলো তেরি মায়া ছৌকি দিনো आउँदिनौ लेक बेसी ढाकी हाल्यो लहराले आज लेक बेसी ढाकी हाल्यो लहराले आज मुख छोपी पछौरीले किन मान्छौ लाज पङ्ख खोली मुजुर नाचो मेरो गीत गाउँछौ कि गाउँदिनौ পঙ্খ খোলি মজুর নাচো মেরো গীত গাছো কি গৌদি পহরল শীতল দিন ছহরা কো गाई बाछा धपाई हिँड्ने सुकुमारी नानी फुल टिपी माला त गाँसो मेरो आशिक पाउँछु कि पाउँदिनौ फुल टिपी माला गाँसो मेरो फसिक पाउँछु कि पाउँदिनौ कुखुरा बस्यो बिहानी हाँसो फेरि प्रीति लाउँछु कि लाउँदिनौ स्वरहरूको साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा हामीले गायक दावा गुरुङसँग भलाखुसारी गरेका छौँ हिमाली स्वरहरूको यो श्रृङ्खलामा हामी उक्त कुराकानीको छोटो अंश प्रस्तुत गर्दैछौँ शाहजी तपाईँलाई हाम्रो हिमाली स्वरहरूको साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा स्वागत छ धेरै समयपछि फेरि हामी कुराकानी गर्दैछौँ धेरै धेरै धन्यवाद सजनजी अनि धेरै जति फेरि हामी हिमाली स्वरहरूको कार्यक्रम आरोह अवरोहमा भेट्दैछौँ एकदमै खुसी लागिरहेको छ र यतिखेर आरोह अवरोह हुने सम्पूर्ण देशभित्र बाहिर रहनुहुने हाम्रो आदरणीय श्रोताहरूलाई म गायक दावा गुन्मुतरबाट धेरै धेरै नमस्कार र स्वागत हजुर दाउजी अनि कसरी बितिरहेको छ आजभोलि न्युयोर्कमा दिनहरू चिसो पनि बढ्दै बढ्दैछ क्रिसमसको पनि रमझम छ होला के छ आजभोलिको दैनिकी तपाईँको एकदम एकदम अब अहिले त न्युयोर्कमा चाहिँ अब क्रिसमसको एकदमै रमझम छ होइन अनि अब मेरो चाहिँ अब त्यही हो अहिले भर्खरै अब म नेपालबाट आएँ जस्तै एक महिना जति भयो होइन अनि एल्बम भर्खरै मेरो रिलिज भएको छ यसपालि एउटा गजल सङ्ग्रह गरेको छु गजलकार निष्प्रभ सजी जो अस्ट्रेलियामा बस्नुहुन्छ उहाँको एकल शब्दमा यसपालि एउटा गजल सङ्ग्रहको कोहिनुर हामीले संयुक्त रूपमा तयार पारेका छौँ अनि त्यही एल्बमको लागि अहिले हामीहरू अब यहाँबाट जति सक्छ प्रचार प्रसारको लागि अथवा के के हुन्छ हामी त्यो गरिरहेछौँ होइन यसरी बित्दैछन् दिनहरू भनौँ न हामीले लगभग कुराकानी गरेको त लगभग कति एक डेढ वर्ष दुई वर्ष हुन लागिसक्यो है हजुर एकदम एकदम एक डेढ वर्ष भइसक्यो त्यही त धेरै समयपछि तपाईँले एल्बम निकाल्छु निकाल्ने तयारी हुँदैछ भन्नुहुन्थ्यो यो एल्बम निकाल्नलाई त निकै समय लाग्दो रहेछ हजुर अब कस्तो छ भने अब मेरो आफ्नो व्यक्तिगत विचारमा चाहिँ गीत सङ्ग्रहहरू बनाउन हामी बजारमा ल्याउनु मात्र पनि ठुलो कुरा नभइकन म आफै चाहिँ कस्तो सोध्छु भने अब सकेसम्म चाहिँ राम्रो गीतहरू चाहिँ सङ्कलन गरेर राम्रो गीतहरूको एउटा सङ्ग्रह तयार पारौँ भन्ने सोच्छु होइन त्यो हिसाबले गर्दाखेरि अलिकति अब समय लाग्दो रहेछ होइन अब एउटा कुराले अब शब्दको कुरा गर्दाखेरि पनि अब राम्रो शब्दहरू होइन त्यसपछि सङ्गीत विभिन्न कुराहरूलाई पनि राम्रोसँग ध्यान दिएर गर्दाखेरि चाहिँ अलिकति समय लाग्दो रहेछ होइन त्यो हिसाबले चाहिँ अलिकति समय लाग्यो तर अहिले आएर एल्बम सुन्दाखेरि आफूलाई पनि होइन राम्रो काम गरेको कि भन्ने चाहिँ लाग्छ तर पनि अब वास्तविक मूल्याङ्कन त अब आदरणीय श्रोताहरूले नै गर्ने हो होइन तर आफूले चाहिँ पनि सकभर कोसिस गरेको छु र भनौँ न म आफू चाहिँ भनौँ न खुसी लाग्छ कि अब त्यो एउटा राम्रो सङ्ग्रह गर्ने प्रयास गरेको छु र गरेको छु कि जस्तो पनि लाग्छ मलाई चाहिँ दादाजी हामीलाई यो कोइनु एल्बमको अब गीत पनि हामी बिस्तारै बिस्तारै सुन्ने नै छौँ र केही गीतहरू म हाम्रो कुराकानीको बिचबिचमा पनि प्रस्तुत गर्नेछु श्रोताहरूको लागि अहिले भने त्यही एल्बमको तपाईँको मुखमा सुनिरहेको एउटा गीत एउटा गजल हामीलाई सुनौँ न एक अन्तरा जस्तो एकदम एकदम अहिले अब हामीले यो गजल सङ्ग्रह कोहिनुरको एउटा गजल जवान प्रदेशमा जवानी एक्लै छ भन्ने गजलको चाहिँ भिडियो सार्वजनिक गरेका छौँ यसको चाहिँ हाम्रो प्रसन्न पौडेल अहिले भिडियो निर्देशन गर्नुभएको छ अहिले मैले एकदमै राम्रो प्रतिक्रियाहरू हाम्रो सङ्गीत प्रेमी हाम्रो गजल प्रेमी आदरणीय श्रोताहरूबाट पाइरहेको छु त्यही गजल म अहिले थोरै हाम्रो आदरणीय श्रोताहरूलाई गुनगुनाउन चाहन्छु यसमा चाहिँ गजलकार निष्प्रभ सजीको शब्द रहेको छ र मेरो आदरणीय गुरु भानु गजलकारज्यू उहाँको सङ्गीत रहेको छ र किरण कणेल राईले यसलाई सङ्गीत संयोजन गर्नुभएको छ यही गजल म अहिले थोरै सुनाउन चाहन्छु जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवान एक्लै छ जवान परदेशमा जवानी एक्लै छ हजुर जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो तिम्रो मेरो जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ एउटा कुरा नि हामीहरू अहिले यहाँ न्युयोर्कमा बसेर कुराकानी गर्दैछौँ तपाईँ न्युयोर्कमा हुनुहुन्छ तपाईँको कोहिनुर एल्बमको जति पनि गीतहरू लेख्नुभएको छ निष्प्रभ छजी उहाँ अस्ट्रेलियामा बस्नुहुन्छ अनि यो गजलका सम्पूर्ण सङ्गीतहरू चाहिँ विशेष गरेर नेपालमा बस्नुभएका सङ्गीत सर्जकहरूले तयार पार्नुभएको छ होइन हजुर हजुर हो यो यो ताजा पाँच कसरी मिल्यो यो चाहिँ कस्तो छ भने यसको सानो पृष्ठभूमि अब भनिहालौँ होइन जगतका निष्प्रभजीसँग प्रत्यक्ष रूपमा अहिलेसम्म मैले भेटेको छैन है अनि म आफै पनि एउटा गजल प्रेमी भएको हुनाले मेरो गजलप्रतिको जुत्ता पहिलादेखि नै भएको हुनाले म एउटा हाम्रो अर्पित घिमिरेजीको प्रोग्राम छ बुलबुल भन्ने प्रायः पनि म त्यो कार्यक्रम प्रत्येक हप्ता प्रसारण हुन्छ त्यो कार्यक्रम म सुनिरहन्छु होइन एउटा गजलको कार्यक्रम हो र त्यही कार्यक्रममा चाहिँ मैले गजलकार निष्कर्ष दिदीलाई चाहिँ सुन्ने अवसर पाएँ होइन त्यो कार्यक्रममा चाहिँ उहाँको एउटा अन्तर्वार्ता थियो र उहाँको अन्तर्वार्ता सँगसँगै उहाँले वाचन गर्नुभएको गजलहरू सुनेपछि मलाई एउटा चाहिँ एकदमै उहाँको गजलहरूबाट प्रभाव एकदमै एउटा प्रभाव पर्यो होइन त्यसपछि मैले उहाँसँग चाहिँ नेट मार्फत अब अहिले त तपाईँको इमेल फेसबुक होइन विभिन्न माध्यमहरू छन् त्यस मार्फत चाहिँ मैले उहाँलाई सम्पर्क गरेर अनि एउटा पनि गजल एल्बम गर्ने इच्छा छ तपाईँको गजलहरू एकदमै मलाई राम्रो लाग्यो भनेर मैले उहाँलाई एउटा प्रस्ताव राखेको थिएँ त्यसपछि उहाँले मेरो गीतहरू सुनेर होइन चाहिँ पछि गएर चाहिँ स्वीकृत हुनुभयो भनौँ न उहाँले त्यो प्रस्तावलाई मान्नुभयो र त्यसपछि चाहिँ त्यसरी हामीले एउटा सहकार्य यहाँबाट सुरु गऱ्यौँ हामीले उहाँ अस्ट्रेलियामा बसे तापनि अब एउटा नेटको माध्यमबाट पनि गजल पठाउने होइन कार्य सुरु भयो र हामीले पनि उहाँले मलाई गजल पठाउने र मैले पनि गजलहरू छान्ने होइन त्यसरी चाहिँ हामीले कार्य सुरु गऱ्यौँ र यसमा अब कस्तो पनि छ भने अब जम्मा छवटा गजल मात्रै छन् र त्यसमा पनि तिनवटा गजलमा चाहिँ म आफैले सङ्गीत गर्ने प्रयास गरेको छु र तिनवटा गजल चाहिँ हामीले नेपालमा क्रमशः हाम्रो न्यु दाई हरिलम सालजी र मेरो आदरणीय गुरु भानुभक्त राईज्यू उहाँहरूलाई हामीले सङ्गीतको जिम्मा दियौँ र त्यसरी तयार भएको भनौँ न यो सङ्ग्रह चाहिँ है अर्को एउटा रमाइलो कुरा चाहिँ हाम्रो यहाँ कुराकानी भए पनि हामी न्युयोर्कमै भए पनि हाम्रो पनि भेटघाट चाहिँ भएको छैन है अहिलेसम्म चाहिँ हाम्रो श्रोताहरूलाई पनि जानकारी दिउँ एकदम एकदम एकदम तपाईँ र मेरो पनि एउटा रमाइलो नै छ यो कुरा होइन अहिलेसम्म भेट भएको छैन अब प्रत्यक्ष भेट नभए पनि फेरि अप्रत्यक्ष रूपमा हामी एकदमै नजिक भएका छौँ जस्तो लाग्छ हरु यहाँ हो पागल भयो भन्छन् मलाई मान्छेहरू यहाँ समझिदेऊ न नमस्कार म अर्जुन प्रधान अमेरिकाको मिनिसोटा राज्यमा बसोबास गर्दै आइरहेको छु W W dot Bhutan news service dot कममा आबद्ध छु विश्वमा हरेक कुनामा रहनुभएका नेपाली भाषी भुटानी हुन् या बर्मली हुन् र हामी सम्पूर्ण नेपाली भाषीहरूमा एकरूपता दिने एउटा मात्रै कार्यक्रम हिमाली स्वरहरू भएकाले म सदैव सुन्ने गर्दछु त्यसै गरी हामीले लेखक किशन उपाध्यायसँग पनि कुराकानी गरेका छौँ उहाँले हालसालै द लास्ट अरेन्ज पुस्तक प्रकाशित गर्नुभएको छ यो पुस्तकमा उहाँले आफ्नो परिवारसँग चालिस वर्षभन्दा बढी बिछोडिएपछि कसरी उहाँको आफ्नो परिवारसँग मिलन भयो भन्ने कथा लेख्नुभएको छ तपाईँलाई सम्झना होला किशन उपाध्यायले आफ्नो यो बिछोडको पीडा हिमाली स्वरहरूको जीवन यात्रा अनुभवमा पनि सुनाउनु भएको थियो अहिले भने हामीले यो नयाँ पुस्तक द लास्ट अरेन्जको बारेमा गरिएको छोटो कुराकानीको अंश यहाँ सुनाउँदैछौँ रूपमा भेट्न पर्दा साह्रै खुसी लाग्यो द लास्ट अरेन्ज अन्तिम सुन्तला हजुर यो तपाईँको जीवन कथामा जोडिएको एउटा महत्त्वपूर्ण घटनाको घटनालाई लिएर तपाईँले जुन किताब लेख्नुभयो यो किताबको अहिले कस्तो खालको चर्चा भइराखेको छ किताब चाहिँ राम्रै भइरहेको छ जस्तो लागेको छ मलाई धेरै नै इन्टर इन्टरनेटबाट फेसबुकबाट साथीहरूले मलाई अमेरिकन नेपाली इन्डियन विदेशका धेरै मान्छेहरूले पनि किताब किनेको छु पढ्दैछु अनि राम्रो राम्रो रिभ्यू पनि आइरहेको छ किताबको लागि न्युयोर्कमा जुन आइतबार कार्यक्रम थियो हजुर त्यहाँ तपाईँले आफ्नो के किताबको के अंशहरू सुनाउनु भयो त्यहाँ पाठकहरूलाई हजुर यो युएस नेपाल अनलाइन डट कममा चाहिँ नि मलाई गेस्ट स्पिकर भएर दस मिनट जति बोल्न पा पाएको थिएँ किताबको र मेरो जीवन कहानीको दस मिनटमा मैले सिलसिलामा भाषण दिँदाखेरि धेरै मान्छेहरूले इन्ट्रेस्ट देखाएँ त्यसमा करिब करिब एक सय पन्ध्र एक सय बिसजना मान्छे आउँदाखेरि बिस तिसजनाले किताब पनि किनेका थिए अन द स्पटमा मैले आफ्नो किताबको बारेमा फ्लायर बनाएर यो किताब कहाँ कहाँ किन्न मिल्छ कुन साइडबाट किन्न मिल्छ कसरी किन्न मिल्छ भनेर एउटा एड्रेस बनाएर फ्लायर बनाउँदाखेरि दुई सयवटा जति पिस फ्लायर ल्याउँदाखेरि सबै फ्लायर पनि लिएर गएका थिए मान्छेहरूले अहिले अब यो किताब अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ होइन हजुर अनि यो किताब अहिले श्रोताहरूले पाठकहरूले चाहिँ किन्ने चाहिँ अनलाइनबाट विशेष किन्नु पऱ्यो कि बुक स्टोरमा पनि पाउँछ कि के छ यो चाहिँ नि मेरो प्रिन्ट अन डिमान्ड भएको हुनाले चाहिँ नि खालि सबै किताब अनलाइनबाट मात्रै किन्न मिल्छ बुक स्टोरमा चाहिँ नि अहिले मिल्दैन तर बार्न्स एन्ड नोबलमा चाहिँ नि के हुन्छ भने यहाँले बार्न्स एन्ड नोबल बुक स्टोरमा गएर अर्डर गऱ्यो भने उनीहरूले अर्डर गरिदिन्छ अनि अब अहिले त यो अङ्ग्रेजी भाषामा छ तपाईँको धेरै जीवन कथा नेपाल र भारतको आसाममा जुन यसको पृष्ठभूमि त्यहाँ छ भनौँ होइन अनि अब यसको पाठकहरू यसको भाषाहरू भनौँ अलिकति नेपाली र अलिकति आसामी भाषामा पनि भइदियो हुन्थ्यो जस्तो लाग्छ होला पाठकहरूलाई के भन्नुहुन्छ यसको कहानी चाहिँ नि अब जसरी हाम्रो नेपालबाट सुरु भएको हो सुरु हुन त त्यसपछि आसाममा पुग्यौँ आसामबाट फेरि कहानी फर्किँदै नेपाल आएको हो कहानी त नेपाली नै कहानी हो त्यसैको नाताले नेपालमा पनि अनि आसामिज भाषामा पनि एउटा किताब पुस्तक निकाल्ने विचारमा छु म अनि अब अहिले तपाईँ अमेरिकामा हुनुहुन्छ होइन नर्थ क्यारोलिनामा बस्नुहुन्छ नेपाली भाषी पनि अहिले अमेरिकामा एकदमै बढ्दै हुनुहुन्छ जसरी न्युयोर्कमा आउनुभयो त्यसै गरी अरू अरू राज्यमा पनि किताब रिडिङ गर्ने सिलसिलामा काहीँ त्यस्तो जाने कार्यक्रमहरू अहिले छ कि हालसालै मलाई धेरै स्टुडेन्टहरू यङ जेनेरेसनले हाम्रो नेपालीहरूको ओल्डर जेनेरेसन होइन तर यङ जेनेरेसनले अथवा अमेरिकन यङ जेनेरेसनले पनि धेरै स्टुडेन्टहरूले मलाई स्कुलमा आएर टक गर्नु बोल्नु भनेर इन्भाइट धेरै आएको छ म यो जनवरी फर्स्टदेखि मेरो धेरै नै लाइब्रेरीतिर अथवा स्कुलतिर गएर बुकको टक गर्नेवाला छु तपाईँको जीवन कथाबाट धेरैले इन्सपिरेसन पनि पाउनुभएको छ होला त्यस्तो कथा त्यस्तो कहानी छ कसैले त्यस्तो खालको तपाईँले सुनाउनु भएको घटनाहरू तपाईँको किताब कहानी सुनेपछि मलाई त्यस्तो कहानी त धेरै धेरै मान्छेहरूले फोन गरेर फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठाएर मान्छेहरूले मलाई धेरै नै रोएर पनि कसैले विदेशबाट मलाई तपाईँको कहानी सुनेर हामी धेरै इन्सपायर भयौँ मेरो पनि यस्तै किसिमको कहानी थियो हाम्रो पनि बच्चामा यस्तो थियो हुँदै थियो तर तपाईँको यस्तो दुःख पाएको थिएन भनेर मलाई धेरै कमेन्टहरू आएको छ यसको बारेमा हजुर अनि तपाईँले अघि जुन भन्छु भन्नुहुन्थ्यो नि एउटा कहानी चाहिँ श्रोताहरूलाई म सुनाउँछु भन्नुहुन्थ्यो तपाईँको आफ्नो जिन्दगीको कहानी चाहिँ जुन चाहिँ त्यो यदि सुनाउनु मिल्छ भनेदेखि त्यो छोरी अब मलाई जिन्दगीभरि अनाथलयमा हुर्किँदाखेरि पनि अरूले नै रेख्दै गरे सबैले अमेरिकामा पनि अरूले नै आएर रेखदेख गरे अनि मेरो जिन्दगी बनाइदियो अरूले अनि अमेरिकामा जसरी आएर म सक्सेसफुल भएँ अब त्यस भइसकेको नाताले सक्सेसफुल भइसकेको नाताले मैले त्यहाँनिर मसँग दुलैसँग सल्लाह गरेर मैले नेपालमा हामीले एउटा कुरा के फिर्ता दिउँ त कसरी एउटा मेरो सफलता बनाइदिइसकेपछि मैले अरूलाई कसरी सफलता बनाइदिन सकौँ भन्ने विचारले हामीले सल्लाह गरेर बाल मन्दिरमा गएर एउटा छ महिनाको बालक बच्चा छोरीलाई हामीले अडप्ट गरेर अमेरिका ल्याएर राखेको छौँ किशन उपाध्यायसँग गरिएको कुराकानीको सम्पूर्ण अंश तपाईँ हाम्रो कार्यक्रम ओपन माइकमा सुन्न सक्नुहुन्छ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा जानुभयो भने तपाईँले हाम्रो अन्य कार्यक्रमहरू पनि सुन्न सक्नुहुन्छ कार्यक्रमको यो बिचमा अब हामी एउटा नयाँ गीत यहाँ प्रस्तुत गर्दैछौँ यो गीतमा स्वर छ कमल छेत्रीको नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वासिङटन डिसीबाट प्रकाशित हुने पासिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि phone number seven zero three five eight seven zero seven nine five Nepali नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ log on Everest Times news dot com dot com सबै नेपालीको एभरेस्ट टाइम्स उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिजाउँछन् एक बिहान सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए मेरो गाउँ तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँगर थियो बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ सृजनाका स्वरहरूमा अब हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना रहेको पागल कविता यहाँ प्रस्तुत गर्दैछौँ यो कविता म्युजिक नेपालले उत्पादन गरेको हो र यसमा मेघराज शर्मा र मन्जुलको स्वर रहेको छ भने चन्द्रराज शर्माले सङ्गीत दिनुभएको छ जरुर साथी म पागल यस्तै छ मेरो हाल म शब्दलाई देख्दछु दृश्यलाई सुन्दछु बासनालाई स्वाद लिन्छु आकाशभन्दा पातला कुरालाई छुन्छु ती कुरा जसको अस्तित्व लोक मान्दैन जिसको आकार संसार जान दे मैं देखते छु ढूंगालाई फूल जब जल किनार का जल चिपलाती कोमलाकार पासा चांदनी में स्वर्ग की जादूगरनी मतिर हाँस्ता पत्रिएर नरमिएर झलकिएर बलकिएर उठ्छन् मुख पागल झै फूल झै एक किस्म का चकोर फूल म बोल्दछु तिनसँग जस्तो बोल्छन् ती मसँग एक भाषा साथी जो लेखिन् छापिन् बोलिन् बुझाइन् सुनाइन् जुनले गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल जरूर साथी म पागल यस्तै छ म माघको ठन्डीमा ताराको सेतो प्राथमिक रात तापेर बसिरहेको थिएँ दुनियाँले मलाई तरङ्गी भन्यो भस्मेश्वरबाट फर्कँदा सात दिन टोलाएको देखेर भूत लागेको भयो एक सुन्दरीका केसमा समयका तुसाराको पहिला छिर्का परेको देखेर म तिन दिन रुँदा मेरो आत्मालाई बुद्धले छुदा, मलाई छटाएको भए मैले बसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा बहुला भए एक सुनसान औँसीले मलाई निसास भएर म प्रलय वेदनाले उफ्रे मूर्खहरूले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ मलाई बुजुर्गहरूले राँची पठाइदिए म आफूलाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ एक साथीले बेसरी चिमोटी दिएर भने ए पागल तेरो मासु अझ मरेको छैन यस्ता कुरा भए साल साल पागल छु साथी यस्तै छ मेरो निर्लज नेतृत्वको निरस रचनाको रण्डीको नाचेर जन डडाल्नुको भाँचेर जब खङ्गेर टाउके छापाको कालो मिथ्याले मेरो विवेक वीरलाई जाली झुटले ललकार्थ्यो तब हुन्छन् मेरा गाला राता साथी सल्केका गोल झै राता जब निमुखा दुनिया कालो जहर पिउँछ पिउँछ कानले अमृत भन्ठानेर मेरा आँखा गाडी साथी तब हुन्छन् ठाडा मेरा रौँ रौँ गर्गनका सर्प केश नै मेरा जिस्काइएका रौँ रौँ जब बाघले मृग खान आँटेको देख्छु साथी या ठुलो माछाले सान तब मेरा मकाएका हड्डीमा पनि दधिचीको आत्माको भयङ्कर बल पसेर बोल्न खोज्छ साथी स्वर्गबाट चट्याङ परेको दिन जब मानवले मानवलाई मानव ठान्दैन साथी तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बङ्गार दुवै जस्तो भीमसेनका दाँत अनि प्रकोपले लाल लाल आँखाका डल्ला फनक्क घुमाएर एक डबलले म यो अमानवको मानव जगतलाई एक आगोको लक्काले चाहिँ हेर्दछु साथी उफ्रिन्छन् मेरा खल पूर्जा खलबल खलबल तुफान हुन्छ मेरो सास विकृत हुन्छ मेरो चेहरा बन्दछ मेरो दिमाग साथी बडुवा नल झै बडुवा બંધ આગોજી બહુલા ઊંચું બહુલા કાચે નીલુલાથી વિશ્વ વિશાળ જરૂર સાથી મસુંદર ચકુ असुंदर फो कोमल क्रूर चिड़िया स्वर्गाग्नि चो तूफान पुत्र पागल ज्वालामुखी का उद्गार भयंकर व्यक्तित्व पार जरुर साथी सन्के मगत छु सन्के यस्तै छ मेरो हाल जरुर साथी म पागल लौ त यिनै विविध प्रस्तुतिहरू सँगसँगै हिमाली स्वरहरूको यो एक सय बयासीौँ श्रृङ्खला यहीँसम्म तपाईँलाई हाम्रा कार्यक्रमहरू कस्तो लागिरहेको छ आफ्नो प्रतिक्रियाहरू लेखि पठाउनुहोला Nepali radio at Gmail dot कममा कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद म सहदेव हिमालय सरहरूका अन्य विविध प्रस्तुतिहरू लिएर फेरि पनि आउँछु नै शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना राम्रो चरेली चुली माथि झिमचुली चटे राम्रो चरेली लाल पला सुली भिजु परेली लाल पला सुली भिजु परेली चुली माथि झिमचुली कति राम्रो चरेली चुली माथि झिमचुली कति राम्रो चरेली पहिलो पाली गोर्खालीले सुनको मौलो उठाए खुसीमा उडाइदिए पिजडाको जुन हिमाली अनलाइन रेडियो हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू